अर्पण टाइम चेन्ज अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितोवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड चाँडी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन्नु हजुर यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता आर्य नेकपा एमाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने भएको छ आज दिउँसो तीन बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको छ बैठकमा सरकारमा सहभागी सबै मन्त्रीहरूसँग अहिले भइरहेको काम कार्यवाही र प्रभावकारिताका विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ त्यस्तै नेपाली कंग्रेससँगको सत्ता साझेदारीलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा पछि छलफल हुने भएको छ हिजो मात्रै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर सरकारका काम कार्यवाहीलाई तत्कालै सुधार्न आग्रह गर्नु भएको छ ओलीले कोइरालालाई आफ्ना पार्टीका मन्त्रीहरूको काममा कंग्रेसका मन्त्रीहरूले अवरोध गर्ने गरेकाले त्यसलाई तत्काल रोक्नुपर्ने पनि सुझाव दिनुभएको थियो व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री वामदेव गौतमले नेपालगंजमा भएको सामूहिक बलात्कार र धादिङका चरी भनिने दिनेश अधिकारीको मृत्युका विषयमा सदनमा जानकारी गराउनुहुने भएको छ गौतमले नेपालगंजमा किशोरीमाथि भएको सामूहिक बलात्कार र कार्यवाहीका लागि भइरहेको पहल र राजधानी नजिक भीमढुङ्गामा धादिङका चरी भनिने दिनेश अधिकारीको मृत्युका सम्बन्धमा सदनलाई जानकारी गराउनुहुने भएको छ संसद बैठक दिउँसो एक बजे संविधान सभा भवन नयाँ बानेश्वरमा बोलाइएको छ हिजो सभामुख सुभाष चन्द्र नेगमाङले घटनाका विषयमा सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर सभासदहरूले दुवै घटनाका सम्बन्धमा सरकारले सत्य तथ्य सदन समक्ष प्रस्तुत गर्नुपर्ने माग गरेपछि सभामुखले यस्तो निर्देशन दिनुभएको हो यसैबीच आज बस्ने बैठकमा विभिन्न विधेयकहरूमाथि छलफल हुने भएको छ हिजोको बैठकले उप प्रधानमन्त्री वामदेव गौतमले प्रस्तुत गरेको सामाजिक व्यवहार सुधार विधेयक दुई हजार एकहत्तरलाई दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ गुण्डाका नाइकी भनेर चिनिएका दिनेश अधिकारी चरीको हत्याको विरोधमा नेकपा एमाले धादिङ बेसी बन्दको आह्वान गरेको छ धादिङ क्षेत्र नम्बर एकका पूर्व उपाध्यक्ष समेत रहेका चरीको हत्याको विरोधमा नेकपा एमाले धादिङ क्षेत्र नम्बर एकको आह्वानमा सदरमुकाम धादिङ बेसी र यातायात सदरमुकाम धादिङ बेसीमा यातायात अनिश्चितकालका लागि बन्द गरिएको छ एमालेका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सदरमुकामको बजार क्षेत्रमा उपस्थित भएर प्रदर्शन गर्दै बजार र यातायात बन्द गराएका हुन् विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले चरीलाई नियन्त्रणमा लिई गैर न्यायिक ढंगबाट हत्या गरेकाले हत्यामा संलग्न व्यक्तिहरूको पहिचान गरी दोषीमाथि कार्यवाहीको माग गर्दै बन्द गरेर विरोधमा उत्रनु परेको नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गोर्खालीले बताउनु भएको छ सदरमुकाम क्षेत्रका बजार र यातायात यातायात बन्द भए पनि राजमार्ग क्षेत्रमा भने सवारी साधन सञ्चालनमा छन् प्रहरीद्वारा हत्या गरिएका चरीको पक्षमा एमाले कार्यकर्ताहरू बजार बन्दमा उत्रिएपछि सदरमुकाम क्षेत्रमा प्रहरी उपस्थिति बाक्लो पारिएको छ चरीको बुधबार बेलुकी काठमाडौँको भीमडुङ्गामा प्रहरीको गोली लागि मृत्यु भएको थियो बार एसोसिएसन चितवन जिल्ला अदालत इकाईको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ नयाँ नेतृत्वका लागि प्रोफेसनल लयर्स एसोसिएसन र डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट दुईवटा समूहले प्रतिस्पर्धा गर्दैछन् प्रोफेसनल लयर्स एसोसिएसन पीएलए को तर्फबाट मणि सापकोटा र डेमोक्रेटिक लयर्स एसोसिएशन डीएलए का तर्फबाट नीलकण्ठ अधिकारीले अध्यक्षका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ पीएलए को तर्फबाट उपाध्यक्षमा भोलानाथ नेपाल सचिवमा नुन राज सिलवाल कोषाध्यक्षमा वामदेव अधिकारीले उम्मेद्वारी दर्ता गराउनु भएको छ त्यस्तै सदस्यमा शिवराम महतो सीताराम कणेल श्रीबहादुर बोहरा विष्णु प्रसाद बास्तोला विकास गुरूङ विनोद मिश्र महीचन्द्र नेउपानेको उम्मेद्वारी परेको छ त्यस्तै केन्द्रीय पार्षदमा रमेश काफ्ले केशवराज तिवारी भवानी लुहनी सीपी मिया नारायण गिरी भीमबहादुर सुवाल गोपीलाल देवकोटा हरिबहादुर मैनाली कृष्ण प्रसाद पन्तको उम्मेद्वारी परेको छ यस्तै डीएलएको तर्फबाट उपाध्यक्षमा मुन्ना विक्रम खाती सचिवमा धर्मवागले कोषाध्यक्षमा लक्ष्मी प्रसाद पाठकको उम्मेद्वारी परेको छ डीएलएका तर्फबाट सदस्यमा भने वेणु कृष्ण भट्टराई सुरेन्द्र राज सुवेदी विष्णुहरि कोइराला बलराम पौडेल श्रीराम धवाडी कमल प्रसाद कोइराला राधा उपाध्यायको उम्मेद्वारी परेको छ डीएलएको तर्फबाट केन्द्रीय पार्षदका लागि रामप्रसाद अधिकारी सीताराम अधिकारी विजय राज ढकाल दीपक सुवेदी श्रीराम सापकोटा राजेन्द्र सिलवाल दिवाकर भूषाल तीर्थराज पोखरेल महेश प्रसाद अधिकारीको उम्मेद्वारी परेको छ निर्वाचनका लागि मतदानको समय दिउँसो चार बजेसम्मका लागि तोकिएको र नतिजा त्यसको दुई दुई घण्टाभित्र सार्वजनिक गरिने बार एसोसिएसन चितवन जिल्ला अदालत इकाईका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ इराकमा संघर्षरत इस्लामिक चरमपन्थी विरूद्ध अमेरिकाले कार्यवाही गर्ने जनाएको छ अमेरिकी राष्ट्रपति बराक ओबामाले लडाकु लक्षित हवाई आक्रमणलाई स्वीकृति दिनु भएपछि कार्यवाही गरिने भएको हो राष्ट्रपति ओबामाले इस्लामिक लडाकुको आक्रमणबाट अमेरिकी नागरिकलाई रक्षा गर्न र इराकी फौजलाई सहयोग गर्नका लागि लडाकु लक्षित आक्रमण गर्ने स्वीकृति दिएको बताउनु भएको छ र भारत विरूद्धको तेस्रो टेस्टमा इङ्ल्याण्ड बलियो स्थितिमा रहेको छ पहिलो दिनमै भारतलाई एक सय बाहन्न रनमा समेटेको इङ्ल्याण्डले तीन विकेट गुमाउँदै एक सय तेह्र रन जोडिसकेको छ चार दिनको खेल बाँकी छँदा इङ्ल्याण्ड मात्रै उनाचालिस रनले पहिलो पारीमा पछि रहेको छ इङ्ल्याण्डका इयान वेल पैंतालिस तथा क्रिस जोर्डन शून्य रनमा क्रिजमा रहेका छन् उनीहरूले आज दोस्रो दिनको खेल अगाडि बढाउनेछन् खेल नेपाली समयअनुसार दिउँसो पाउने चार बजेबाट शुरू हुनेछ हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी